विदेश मन्त्री सलमान खुर्सिद लगायतसँग भेटवार्ता गरिसक्नु भएको छ भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा आरजु राणा देउवा विमलेन्द्र नेधी लगायत सहभागी हुनुहुन्छ देउवा पर्सि शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई चुनावको लागि गाउँ गाउँमा जान निर्देशन दिनुभएको छ इलामको कन्याममा आज बिहान कार्यकर्ताहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले पहिचानसहितको संहिता र सहितको संविधान आफरको एजेन्डा भएको बताउनुभयो संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अझ बढी उपलब्धि हात पार्नुपर्ने भएकाले संविधान सभाको निर्वाचनको लागि सबै जनता होमिने वातावरण बनाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो अहिले पार्टीले देशभर कार्यकर्ता भेटघाट तथा गाउँ परिचालन कार्यक्रम गरिरहेको ए नेकपा माओवादीले जनाएको छ सरकारले केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनुभयो राज्य पुनर्संरचना शासकीय स्वरूप र निर्वाचन प्रणालीको बारेमा दलहरूबीच सहमति नहुँदा अघिल्लो पटक संविधान निर्माण हुन नसकेको उहाँले बताउनुभयो उच्च स्तरीय राजनैतिक संयन्त्रमा सहमति हुन नसकेपछि सम्पूर्ण काम सरकारलाई जिम्मा लगाएको बताउँदै अध्यक्ष दाहालले सरकारले गर्ने निर्णय नै सबैले मान्नुपर्छ भन्नुभयो मधेसी दलहरूबीच पार्टी मोर्चाको छलफल चलिरहेको बेला मधेसी दलका केही नेताहरू आज नेपाली कंग्रेसमा प्रवेश गरेका छन् आज बिहान पार्टी सभापति सुशील कोइर्लाको निवासमा विशेष कार्यक्रम गरी मधेसी दलका नेताहरू कंग्रेसमा प्रवेश गरेका हुन् कार्यक्रममा सभापति कोइर्लाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्व सभासद डाक्टर तिलक रावल सहितका केही नेताहरूलाई पार्टी प्रवेश गराउनु भएको थियो हिजो नेताहरू एमालेमा समेत प्रवेश गरेका थिए नेपाल राष्ट्र ब्याङ्कको गभर्नर पदबाट अवकाश पाएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभई केन्द्रीय सदस्य समेत रहनुभएका रावलले कंग्रेस मात्रै सच्चा लोकतान्त्रिक पार्टी भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो बालश्रम विरुद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौं नाराको साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन बाह्र तारिकमा यो दिवस मनाउने गरिन्छ राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदन दुई हजार आठ अनुसार सोह्र लाख बालबालिका श्रमिकका रूपमा कार्यरत छन् तीमध्ये छ लाख बीस हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै साठी प्रतिशत बालिका तथा चालिस प्रतिशत संख्या बालकको रहेको छ डेढ लाखभन्दा बढी बालबालिका घरेलु श्रमिकका रूपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएको छ नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा समर्थनको लागि बाल अधिकार सम्बन्धी महासन्धि उन्नाइस सय उनानब्बे श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी आइएलओ महासन्धि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 रोजगारी सहायताको लागि आवेदन गर्न सक्ने बताएको छ युरोपेली युनियनले दिएको राहत प्याकेजको शर्त अनुसार सरकारी खर्चमा कटौती र कर वृद्धि गर्ने लक्ष्य अनुसार ग्रिस सरकारले पछिल्लो कदम चालेको हो सरकार निर्णयको विरोध गर्दै कर्मचारीलाई एआरटीको मुख्यालय बाहिर प्रदर्शन गरेका छन् संसारकर्मीहरूले सरकारको निर्णय लोकतन्त्रको लागि ठूलो झड्का भएको प्रतिक्रिया दिएका छन् ईआरटीले तीनवटा राष्ट्रिय टेलिभिजन च्यानल चारवटा राष्ट्रिय रेडियो क्षेत्रीय रेडियो स्टेशन र बाहिर सेवाका रूपमा भोइस अफ ग्रिस सञ्चालन गर्दै आएको थियो टर्की प्रहरी प्रदूषणमा उत्रेका प्रदूषणकारीहरूलाई अश्रु ग्यास प्रहार गरी हटाएको छ सरकारको विरोधमा उत्रेका हजारौं प्रदर्शनकारीलाई प्रहरी राजधानी इस्तानाबुलको तास्किम चोकका तास्किम चोकमा तितरभित्र पारेको हो गेजी पार्कमा व्यावसायिक भवन निर्माण गर्ने सरकारको निर्णयको विरोधमा गत तेह्र दिनदेखि जनताले विरोध प्रदर्शन गर्दै आएका छन् प्रदर्शनकारीहरूले प्रधानमन्त्री रेसेबो ताइपले प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएका छन् प्रधानमन्त्री ताइपले प्रदर्शनकारीलाई वार्ताको लागि आह्वान गरे पनि उनीहरूले कुनै निर्णय नदिएको बीबीसीले जनाएको छ अब खेल समाचार गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल हुँदैछन् दस्तुत रङ्गशालामा तीन बजेपछि हुने पहिलो सेमी फाइनलमा आर्मी क्लबले बोइज युनियनको सामना गर्नेछ समूह चरण र क्वार्टर फाइनलको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको दुवै टोली आज खेल जित्दै फाइनलमा पुग्ने योजनामा छन् यस वर्ष यो डिभिजनमा बढुवा भएको बोइज युनियन क्लबले क्वार्टर फाइनलमा रानी पोखरी कर्नाटी मार्सिटीलाई पराजित गरेको थियो त्यस्तै पहिलो रोजाएको पाँच खेलाडी बिना नै गोर्खा कपमा सहभागी भएको आर्मीले पुलिसलाई हराएर अन्तिम सारमा पुगेको हो भारत भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा कंग्रेस नेता देउवा आज देहरादूनमा दलभित्र नेताहरू छाडेर भित्रने क्रम जारी मधेसी दलका केही नेताहरू आज नेपाली कंग्रेसमा प्रवेश ए अध्यक्ष दाहालद्वारा चुनावका लागि गाउँ गाउँ जान कार्यकर्तालाई निर्देशन एसएलसी नतिजामा विद्यार्थी असफल नभई शिक्षा विभाग असफल भएको शिक्षा विभाग महानिर्देशक अवस्थीको भनाई खर्च कटौतीको लागि भन्दै गृह सरकारद्वारा सरकारी प्रसारण संस्था बन्द टर्कीमा सरकारको विरोधमा हजारौं प्रदर्शनकारीद्वारा प्रदर्शन र गोर्खाको फुटबलमा सेमी फाइनलको लागि बोयज युनियन र नेपाल आर्मी भेट्दै हौस त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार Thank you.